एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू आधुनिक मूर्तिकला कार्यशालामा कुदिएका मूर्ति नछुन प्रतिष्ठानको आग्रह देशभर चिसो बढ्यो दसैँ नसकिँदै पाक्यो धान किसानलाई भित्राउन चटारो धोलागिरी अस्पतालको स्तरोन्नतिको लागि जग्गा अभाव र विश्वकै दोस्रो अग्लो बन्जी जोडिएको बलि बलिवाको पर्यटन व्यवसाय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 अब समाचार विस्तारमा गलकुत नगरपालिका वडा नम्बर पाँच टेउवामा भएको अन्तर्राष्ट्रिय मूर्ति आधुनिक मूर्तिकला कार्यशालामा कुदिएका पन्ध्र मूर्तिलाई अवलोकनको लागि पुगेको पर्यटकलाई मूर्ति नछुन गलकुत कला प्रतिष्ठानले आग्रह गरेको छ केही दिन अघि मात्रै खुला मूर्तिकला सङ्ग्रहालयमा पन् का पन्ध्रवटा मूर्तिको मूर्तिको प्रतिस्थापन गरिएको थियो कोरोना भाइरसको वितोनासको विषम स्थितिले गर्दा संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो आन्तरिक तथा बाह्य पर्यटक मूर्ति मूर्तिकला कार्यशाला स्थानमा पुग्ने र मूर्तिमा छुने बस्ने तथा मूर्तिमाथि गई आफ्ना तस्विर सामाजिक सञ्जालमा राख्ने गरिएको भेटिएको भन्दै कला प्रतिष्ठानले मूर्तिभन्दा दुई मिटर टाढाबाट अवलोकन गर्न आग्रह गरेको हो मूर्तिको आकार तथा स्वरूप बदलिने भएको भन्दै कल गलकुत कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन बहादुर राणाले सार्वजनिक सम्पदाको संरक्षणमा सहयोगको लागि मूर्ति नचुन आग्रह गर्नुभयो मूर्ति प्रतिस्थापनको लागि पहिले काम थालिएको भए पनि दक्षिण श्रमिक र प्राविधिक अभावले ढिलो भएको थियो अध्यक्ष राणाले भन्नुभयो अहिले प्रतिस्थापनको काम सम्पन्न भएको छ मूर्ति संरक्षणको लागि मूर्ति टाढाबाट अवलोकन गरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो पन्डौती मूर्तिलाई अलग अलग ठाउँमा प्रतिस्थापन गरिएको गलकुत कला प्रतिष्ठानले जनाएको छ प्रतिष्ठानको आयोजनामा गत फागुन पाँचदेखि एक्काइस गतेसम्म चलेको कार्यशालामा दस देशका पन्ध्र कलाकारले मूर्ति कुदेका थिए कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले मूर्तिको प्रतिस्थापन भइसकेकाले अब मूर्तिको शीर्षक दिने विवरण राख्ने र साज सज्जाको काम बाँकी रहेको बताउनुभयो कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने दाताको शिलालेखलाई राख्ने लगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ कार्यशाला स्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रूपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ देशभरको मौसम सिसिँदै गएको छ मौसमविद शान्ति कणेलका अनुसार देशभर तापक्रम घट्ने क्रममा छ अब क्रमशः चिसो बढ्दै जाने र पहाडी जिल्लाहरूमा हुस्सु पनि बढ्नेछ मौसम दुई तरिकाले चिसो हुन्छ एउटा अधिक अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर डम्म बादल लाग्यो भने बादलले ब्ल्या ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो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 खेलकुद खबरमा छु त व्यापारिक विश्रामपछि फेरि खबरको सिलसिला यति बेला गाउँघरमा बिहान किसान बेफुर सदिला बनेका छन् जेठ असारमा लगाएको बाली भित्राउने चतारो रहेको छ कोही खेतमा धान काटिरहेका देखिन्छन् कोही बारीमा कोडो टिपिरहेका हुन्छन् कतिले त धान भित्राएर गहुँ छरिसकेका छन् वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाई भएको थियो अधिकांश किसानले तिन बाली हुने खेतको धान तथा त दसैँ अगावि भेटाइसकेका थिए ती खेतमा छिटो पाक्ने धान लगाइन्छ दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ धान भेटाइसक्दा नसक्दैका बारीमा कोदो पनि पाकेको गलकोत नगरपालिका वडा नम्बर सात मलमका किसान तेलाराम खड्काले बताउनुभयो दसैँको भोलिपल्टैबाट खेताला लगाएर कोडो काट्न सुरु गरेको उहाँको भनाइ छ यसपालि चाडबाडपछि गरेका सरेकाले कामको मेसो पनि सँगसँगै पढ्न गएको किसान बताउँछन् गलकोत नगरपालिका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले गलकोतमा झन्डै पन्ध्र प्रतिशत धान काट्न बाँकी रहेको बताउनुभयो यहाँ रोपाई पनि छिटे हुन्छ र कतान पनि उहाँले भन्नुभयो धान भित्राएका किसान गहुँ छर्नमा व्यस्त रहेका छन् कालो पोकी रोगले धान बालीमा केही वसायत पुर्याए पनि मौसम अनुकूल परेकाले उत्पादनमा ठुलो रास नआएको प्रमुख सुवेदीको भनाइ छ किसानले स्थानीय जातको सत्ता वर्ण शङ्कर धान लगाउन थालेपछि दोब्बर बढी उत्पादन दिन थालेको उहाँले बताउनुभयो गलकोटको मजुवा जिल्लामा धेरै धान फल्ने फाँत हो घरको सहितको मिसेर खरबाङ र बोर्थबाङ लगायतका भेगमा चाँदै रोपाई हुने भएकाले बाली पनि छिट्टै पाक्दछ अम्लाचोर नारायणी स्थान बिहु पाला मालिका लगायतका ठाउँमा भने रोपाई ढिलो हुन्छ धान पनि पछि पाक्छ जिल्लाको कुल छ हजार एक सय बाइस हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ कृषि ज्ञान केन्द्रका अनुसार यहाँ प्रति हेक्टर तिन मेट्रिक धान तीन मेट्रिक टन धान उत्पादन हुन्छ उन्नत र वर्णशङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वन सङ्कटतिर आकर्षित हुन थालेका छन् किसान खेती प्रणालीले बिस्तारै परिवर्तन गर्दै लगेका छन् खेतबारी जोत्न मिनी टेलर हल प्रयोग गर्ने बढेका छन् खेतको धान पराल बोक्न पनि ट्र्याक्टरको प्रयोग हुन थालेको छ किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताउनुभयो रोपाइदेखि गहुँ मकै कोडो लगायतका बाली लगाउँदा पनि मिनी टेलर प्रयोग हलोकै प्रयोग हुन थालेको उहाँको भनाइ छ आधुनिक प्रविधिले परम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ खेती लगाउँदा लागत कम लाग्ने झन्झट नहुने श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् गाउँघरमा खेताला कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार उपकरणले किसानले राहत मिलेको छ मिनी टेलर हलोको माग बढेपछि केही किसानले अझै किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पुर्याइरहेका छन् कहिले भवन अभाव त कहिले जनशक्ति अभाव खट्कँदै आएको धौलागिरी अस्पताल बागलुङलाई स्तरोन्नति गरी उप प्रादेशिक अस्पताल बनाउन जग्गाको अभाव भएको छ तत्काल भौतिक संरचना र जे जेनतेन जनशक्तिका कारण गुणस्तरीय सेवा दिँदै आएको अस्पताल स्तर वृद्धिका लागि जग्गा अभाव भएको हो गण्डकी प्रदेश सरकारले साबेक धौलागिरी अञ्चल अस्पताललाई स्तर वृद्धि गर्नका लागि हाल धौलागिरी अस्पताल नामाकरण गरेको छ आर्थिक वर्ष दुई हजार सतहत्तर र अठहत्तरको वार्षिक बजेटमा गण्डकी प्रदेश सरकारले प्रादेशिक प्रादेशिक प्रादेशिक अस्पताल पोखरा र प्रादेशिक अस्पताल बागलुङ बनाउने गरी नीति तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो सोही बमोजिम पचास सयमा सञ्चालन रहेको धौलागिरी अस्पताल बागलुङलाई दुई सय सयमा वृद्धि गर्नका लागि बजेट समेत विनियोजन भइसकेको छ तर धौलागिरी अस्पताल बागलुङमा अस्पतालको स्तर वृद्धिका लागि थप जग्गा आवश्यक पर्ने देखिएको छ बागलुङ बजारको मुटुमा रहेको धौलागिरी अस्पताल हाल पच्चिस रोपणी जग्गाबाट सञ्चालनमा आएको भए पनि तीन ब्लकका ठुला भवन डाक्टर तथा स्वास्थ्यकर्मी आवास प्रशासन पोषण गृह जस्ता भवनले अस्पतालको धेरै जग्गा प्रयोगमा आइसकेकाले अस्पताललाई थप बिस रोपनी जग्गा आवश्यक पर्ने भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राणा मगरले जानकारी दिनुभयो उपप्रादेशिक अस्पताल बनाउन अस्पतालको जग्गाले पुग्दैन करिब बिस रोपनी जग्गा आवश्यक हुन्छ मगरले भन्नुभयो बुधबार बागलुङ जिल्लाका सांसद राजनीतिक दल तथा सरकारवालासँगको छलफलले जग्गा छनौट गर्ने समिति गठन गरेका छौँ मगरका अनुसार धौलागिरी अस्पतालको पूर्वतर्फ रहेको फ्युचर ब्राइटर बोर्डिङ हुलाक कार्यालयको जग्गा र घरेलु जग्गा व्यवस्थापन गर्न सकेमा अस्पताललाई भविष्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउन समेत जग्गा पुग्नेछ अस्पताल र सरकारवालाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राणा मगरको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोज समिति गठन समेत गरेको छ समितिले आवश्यक जग्गा विकल्पसहित अध्ययन प्रतिवेदन एक महिनाभित्र बुझाइसक्नु पर्नेछ बुधबारको सरकारवालाहरूको छलफलमा बोर्डिङको जग्गा खरिद गर्ने र हुलाक तथा घरेलु कार्यालयको जग्गा प्राप्ति गर्ने पाँच किलोमिटर क्षेत्रभित्र जग्गा खरिद गर्ने तथा अस्पतालमा भएको आवास अन्यत्र लैजाने र हाल भएको जग्गा my boat. बहुतला भवन बनाउने जस्ता विकल्प सहितका सुझाव आएका थिए तत्कालका लागि अस्पतालले दुई स्थानबाट सेवा दिने अवस्था राम्रो नभएको भन्दै अस्पताल आसपास भएको जग्गा खोज गर्नु नै उपयुक्त हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शैलेन्द्र विका पोखरेलले जानकारी दिनुभयो अस्पताललाई दुई सय सयको बनाउन थप बिस रोपनी जग्गा व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको छ अस्पताललाई दुई सय सयको दुई सय सयको बनाउन गण्डकी प्रदेश सरकारले एक करोड विनियोजन गरेको र तत्काल स्तर वृद्धिको काम थाल्नु भने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिनुभयो गण्डकी प्रदेश पोखरा पछिको ठुलो अस्पताल निर्माणका लागि अहिले बागलुङकै धौलागिरी अस्पताल स्तर वृद्धि गर्ने योजना अनुसार बजेट आइसकेको छ डाक्टर केसीले भन्नुभयो अस्पतालमा जग्गा अभाव देखिएको छ त्यहाँका सरकारवाला निकायले तत्कालै जग्गा प्राप्तिको पहल गरिनु पर्दछ काली गण्डकीको खोजमा द क्लिप प्राइभेट लिमिटेडले कार्तिक पन्ध्र गतेदेखि बन्जी जम्प सञ्चालनमा ल्याउने भएको छ पर्वत सदरमुकाम कोषमा र बागलुङको बलुवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी स्विङ तथा स्काई स्काई साइक्लिङ लगायत साहसी खेल सञ्चालन हुने भएको हो दुई हजार त्रिहत्तर सालदेखि पुलको निर्माण सुरु गरिएको थियो यसअघि पुलसँग रिसोर्टको निर्माण दुई हजार छिहत्तर अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिप प्राइभेट लिमिटेडका अध्यक्ष विषय राजु कार्कीले जानकारी दिनुभयो पाँच सय पच्चिस मिटर लामो झोङ्गी पुलको बीचमा कालीगण्डकीको नदीको ठिक माथिबाट माथि बन्जे र स्विङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ खोलादेखि पुलको उचाइ दुई सय अठाइस मिटर अर्थात् सात सय अडचालिस फिट छ हाल विश्वकै अग्लो बन्जी मकाउमा सात सय चौसठी फिट उचाइ र दोस्रो अग्लो स्विजरल्यान्डमा भर्जसका बाँडमाथि सात सय बिस फिट उचाइमा रहेको छ द क्लिफ प्राइभेट लिमिटेड बेगेटको यो परियोजनापछि स्विजरल्यान्डले पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रूपमा आफूलाई दर्जा गर्ने गर्नेछ भने यहाँको स्वयं विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताउनुभयो बन्जी र स्वयं दुवैको मूल्य रु सात हजार तोकिएको छ पोखरादेखि कुष्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी तथा स्वयंको आठ हजार चार सय पचास रुपियाँ रहेको छ टेन्डम जोधी स्वयंको बाह्र हजार छ गोलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ दुई सय अठाइस मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट दुई सय अडचालिस मिटर रहेको छ यसको परिकल्पनाकार आज कार्की र फ्लोरेन्स कार्की हुन् रिसोर्ट सहित रु बिस करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउनेछ एसियाकै अग्लो स्थानबाट बन्जी जम्प प्राकृतिक सुन्दरता र कालीगण्डकी लागि खोजको सुन्दर दृश्य यो पुल तथा र पुलसँग जोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगता उपयोगिता पुष्टि गर्ने माध्यम हुन् यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौँको होट सुविधा सम्पन्न स्टार होटल र युरोपका सहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउने खालको छ निजी क्षेत्रको लगानीमा बनेको यो पुल सँगैका संरचनाको प्रयोगमा निश्चित शुल्क लाग्दछ अन्नपूर्ण पदमार्ग अन्नपूर्ण पदमार्गमा अनि पर्यटकदेखि आन्तरिक पर्यटक पर्यटकको केन्द्र बन्सिजम बन्न सक्छ साहसिक पर्यटकका लागि भने यहाँ बनेका संरचना नेपालमै अद्भुत छ सामान्य लथिपिङ खेलाउनको लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ दुई सय अठाइस मिटरको उचाइ काली गण्डकीको चिरेको पहाडमा परिदृश्यमा स्काई साइक्लिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो जम्प गर्दा हिमालय हिमालको दृश्य देखिने संसारकै एकमात्र स्थल यो बन्न सक्छ नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जी जम्प बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको देख्न देख्ने अन्य कुनै ठाउँ छैन बलुवा विमानस्थल कालीगण्डकी करिडोर र मध्यवाती लोकमार्ग यसका आधार क्षेत्र हुन् सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ बङ्जी जम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउने छ भने राज्यको राजस्वमा समेत ठुलो योगदान गर्ने राज्यको राजस्वमा समेत ठुलो योगदान गर्नेछ एनबिबिट खबरसँगै साँझ सात बजेको गलकुत खबरका कामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक आधुनिक मूर्ति कार्यशालामा कुँदिएका मूर्ति नछुन प्रतिष्ठानको आग्रह देशभर चिसो बढ्यो दसैँ नसकिँदै पाक्यो धान किसानलाई भित्राउन चटाडो धौलागिरी अस्पतालको स्तरोन्नतिको लागि जग्गा अभाव र विश्वकै दोस्रो अग्लो बन्जी जम्पसँग जोडिएको बलुवाको पर्यटन व्यवसाय खबर खबरसँगै बिहान सात बजेको हलकत खबरमा खबरक्रम साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार एक एक्सएल दुई थोप्लो चार मेगा